usati Simply the best Simply the best Simply the best Simply the best 96.1 Kantipur FM साताभरिका दश उत्कृष्ट नेपाली सिनेमाका गीत संगीतको कार्यक्रम फिल्मी परेडबाट सहकर्मी नवरासँगै भूपेन्द्रको नमस्कार रेडियो राष्ट्रको radio Kantipur ninety six point one one one point eight mega अनि रेडियो कान्तिपुर डट कम सुन्दै हुनुहुन्छ तपाईँ नेपालैभरि अनि संसारैभरि सहकर्मी दीपक राज गिरीको अनुपस्थितिमा आज एकपटक फेरि तपाईँ माझ आइपुगेको छु फिल्मी परेडको साथमा साताभरिका दश उत्कृष्ट गीतलाई हामीले नम्बर दसदेखि नम्बर एकसम्मको श्रृङ्खलामा तपाईँहरूमा आज प्रस्तुत गर्ने गर्छौं लागौं यो साताको नम्बर दसमा रहेको गीत संगीततर्फ यो साता चलचित्र निगरानीको वसन्त सापकोटाको शब्द अनि संगीतमा रहेको गीत हर्पल नम्बर टेनमा आइपुगेको छ गत हप्ता पनि यो गीत न्यू इन्ट्रीको रूपमा नम्बर टेनमा प्रवेश गरेको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 तल झर्दै चलचित्र कसम आइपुगेको छ गत हप्ता न्यू एन्ट्रीको रूपमा प्रवेश भएको चलचित्र कसम यो हप्ता एक स्थान तल झरेको हो शिव परियारको आवाज रहेको यो गीतका गीतकार डाक्टर भोलारी जाल हुन् भने यो गीतका संगीतकार सुरज माली रहेका छन् स्वीकार्नुहोस् चलचित्र कसमबाट हाँस्न खोज्छ हाँस्न खोज्छु हाँसो छैन रुन खोज्छु आँसु हाँस्न खोज्छु हाँसो छैन रुन खोज्छु आँसु छैन बस्न खोज्छु हाँसो छैन रुन खोज्छु आँसो छैन नारायणमा हाँस्न खोज्छ बोलको गीत थियो चलचित्र कसमबाट सुरज मालीको संगीत अनि डाक्टर भोला रिजालको शब्दमा शिव परियारको आवाज अब लागौ आजको फिल्मी परेडको नम्बर एटतर्फ नम्बर एटमा यो हप्ता छन् गायक दीपक लिम्बू दीपक लिम्बू चलचित्र प्रीतिको फूलबाट आज नम्बर एटमा एक स्थान माथि उक्लेका हुन् यो गीतमा पनि डाक्टर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 छोटो व्यापारिक विश्रामपछि फेरि पनि यहाँलाई स्वागत छ फिल्मी परेडमा रेडियो राष्ट्रको radio Kantipur ninety six point one one one point eight मेगाज अनि रेडियो कान्तिपुर डट कम सुन्दै हुनुहुन्छ नेपालैभरि अनि संसारैभरि तपाईँको साथमा सहकर्मी नवराजसँगै म भूपेन्द्र रहेको छु दीपक राजगिरीको अनुपस्थितिमा आज एकपटक फेरि फिल्मी परेडमा युवा आवाज तपाईँले सुनिरहनु भएको छ नम्बर एटसम्मका गीत सङ्गीतहरू तपाईँलाई सुनाइसकेको छु अब लागौं नम्बर सेभेनतर्फ नम्बर सेभेनमा यो हप्ता आइपुगेको छ चलचित्र प्रहार चलचित्र प्रहारमा महेश खड्काको सङ्गीत छ भने डाक्टर कृष्ण हरिवरालका शब्द संरचना तपाईँले पाउन सक्नुहुन्छ चलचित्र प्रहारबाट अय्या बाबा बोलको गीत यथास्थानमा राख्छु राजेश पायल राई अनि सत्यकला राईको आवाजमा डोली चढ़ने दो धारा सेभेनमा राजेश पायल राई अनि सत्यकला राई भन्दै थिए चलचित्र प्रहारबाट अय्या बाबा हजुर अब लागौ नम्बर सिक्स तर्फ नम्बर सिक्समा यो हप्ता दीपक लिम्बू अनि अन्जु आवाज छ चलचित्र श्रीमानबाट नगेन्द्र भण्डारीको शब्द संरचना अनि महेश खड्काको संगीतमा छक्क परे तिम्रो मेरो माको चर्चा मल्ली शर्मायाको जालमा परेमा कहाँबाट भेट बुकुन्नी छक्कै परेमा कहाँबाट भेट बुकुन्नी छक्कै परेमा चल्यो तिम्रो मेरो मायाको चर्चा फुल्दै ओइलिएर झर्नु नपरो मायाको यो कोपिला नफुल्दै ओइलिएर झर्नु नपरो सुख दुःखका जङ्घा तिमी बिना म एक्लै तर्नु नपरो बाट प्रेरणा हजुर छक्कै परेमा बाट भेटबु हजुर छक्कै परेमा चल्यो तिम्रो मेरो मायाको चर्चा सधैँ माया पाए जति दुःख परे नि हाँस्न सक्छु म छक्क परे म त भन्दै थिएँ दीपक लिम्बू अनि अन्जु पन्त चलचित्र श्रीमानबाट नगेन्द्र भण्डारीको शब्द अनि महेश खड्काको संगीतमा अब काउन्ट काउन्टडाउनको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 अनि संगीत रहेको यो गीतमा दीपक लिम्बू अनि प्रविशा अधिकारीको आवाज रहेको छ गीतको बोलले भन्छ बोले माया बढ्छ नबोले पिर पर्छ है बोले माया बढ्छ है नबोले पिर पर्छ है मैले त मान मन मन पराए तिमीलाई मैले त मान मन मन पराए तिमीलाई तिमीलाई कस्तो लाग्छ खै पहिलो हुन्छ मिठो गीता हुन्छ मिठो गीता मोफोमा बोले माया वर्ष भन्दै थिए दीपक लिम्बु अनि प्रविश अधिकारी बसन्त सापकोटाको शब्द अनि संगीतमा चलचित्र मन मनै मन पराएबाट अब लागौं आजको फिल्मी परेडको नम्बर थ्री तर्फ नम्बर थ्रीमा यो हप्ता आइपुगेको छ एक स्थान तल झर्दै साथी म तिम्रो साथी म तिम्रोको टाइटल ट्र्याक रहेको छ एम बरालको स्वर त्यस्तै साथमा सिने गुरुङको पनि आवाज शिव रेग्मीका शब्दहरू सम्झित बास्कोटाको संगीतमा नम्बर थ्री வானமா चाहना तिमी नै सहारा तिमी नै मेरो खुसी तिमी नै आधार तिमी नै किनारा तिमी नै मेरो बास्ते होला त्यही मुटु भित्र खेलाए तिमीलाई सुखले बाँच्थे होला यो साइनो यो नाता अजम्बरी फुल फुले जस्तो पूर्णिमाको रातमा जुन तारा हसे जस्तो नदेखे तिमीलाई एक पल पनि पागल म